डोला डोला हातमा मेहेन्दी भरि छ्यो तिमीले आँखा आँखा जुधाउन डिग्री गरी छ्यो डोला डोला हातमा मेहेन्दी भरि छ्यो तिमीले आँखा आँखा जुधाउन डिग्री गरी हिजो अस्ति देख्दा बच्चै जस्तो लाग्थ्यो विरतीको खेलमा बच्चै जस्तो लाग्थ्यो आज देख्दा लाउन नि हलक्कै बढी छेउ हो तिम्रा डोला डोला हातमा मेहन्दी भरि छौ तिमीले आँखा आँखा जुधाउन डिग्री गरी छेउ छैन हेऱ्यो केही देखिँदैन ए किन मन थिरमा छैन हेऱ्यो केही देखिँदैन मुटु ठक ठक ठक ठक गर्छ मन ठक ठक ठक छक गर्छ भन के भयो मलाई भन के भयो मलाई भन के भयो मलाई तिम्रो चाल ढाल एक्लै हुँदै गाछ तिमीलाई के के भाछ मलाई मात्र थाहा छ को रापले होला रातै परिछो हो तिम्रा डोला डोला हातमा मेहेन्दी भरि भरिछो हो तिम्ले आँखा आखा जुधाउन डिग्री गरी गर्छ भर भर भर भर गर्छ भन के भयो मलाई भन के भयो मलाई भन के भयो मलाई यौवन कसका लागि रोक राख्नु छ र साथ मैले दिउला तिमी अघि बढ थाहै नदी झप्पै मेरो मनमा सरी छौ तिम्रा डोला डोला हातमा मेहेन्दी भरि छ्यौ आँखा सुधाउन टिक्री गर्छु तिम्रो डोला डोला हातमा मेहेन्दी भरि छु तिमीले आँखा आँखा सुधाउन टिक्री गरिछु हिजो अस्ति देख्दा अझै जस्तो लाग्थ्यो विरतीको खेलमा अझै जस्तो लाग्थ्यो आज देख्दा लाउन नि हलक्कै बढी छौ तिम्रा डोल्ला डोल्ला हातमा मेहेन्दी भरि तिमीले आँखा आँखा सुधाउन डिग्री गरी छ